0.6 MHz. लिटमस केबल नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी उत्कृष्टतामा विश्वास गुणस्तरीय नेपालको सबैभन्दा ठुलो केबल फ्याक्ट्री हरेक तारमा पुनः डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाऊ बुटवलमा रहेको लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको राज हो एडभान्स जर्मन टेक्नोलोजी हरेक आइतबार दस बजीको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ चाहिँ कार्यक्रम मुक्तक माला लिएर तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगा हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका देशका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै डब्लु डब्लू डट रेडियोभिजन डट कम डट एनपी लगअन गरेर संसारभर एकैसाथ अहिले तपाईँले हामीलाई पक्कै सुनिरहनु भएको छ कार्यक्रम मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खरपहरू राख्ने गर्छौं मुक्तकारसँगको कुराकानी लिएर आउने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ तपाईँले अघिल्लो साता हाम्रो कार्यक्रम मुक्तक माला सुन्नु भएको थियो भने थाहा पाइसक्नु भएको छ आजको कार्यक्रम मुक्तक मालामा मैले तपाईँहरूको लागि भनेर ल्याएको भेट के हो भनेर केही समय अघि झापाको बिर्तामोडमा मुक्तक सागर त्रैमासिक पत्रिका काठमाडौँले आयोजना गरेको तथा झापाली साहित्य समाज र पालुवा मिडियाले संयोजन गरेको मुक्तक सागर सम्मान तथा मुक्तक वाचन कार्यक्रममा मुक्तक वाचन गर्नुहुने मुक्तकारहरूको मुक्तक हामीले गत हप्ताको कार्यक्रममा पनि सुन्यौं र यो अंकमा पनि सुन्नेछौं मुक्तक सागर सम्मानले सम्मानित हुनुभयो झापाका अग्रज साहित्यकार केशव आचार्यज्यू उहाँलाई पुनः बधाई शुभकामना म पुनः तपाईहरूलाई उक्त कार्यक्रम भएको हलतर्फ लिएर जानेछु जहाँ कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ मित्र हरि बरालजी मुक्तक सुन्नेछौ अब हामी स्वयं लेखकै आवाजमा हामी लागौ कार्यक्रम हलतर्फ मैले पुष्प काफ्लेज्यूलाई अनुरोध गरिसकेको छु कृपया अगाडि आएर आफ्ना मुक्तक हुनको लागि म अनुरोध गर्न चाहन्छु र यतिखेर म लक्ष्मी अच्युत ढुङ्गानाज्यूलाई पनि तयारी अवस्थामा रहिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु है आफ्ना मुक्तकका लागि धन्यवाद कार्यक्रम सञ्चालकज्यू बुहारी भए अनि सासू भए बुहारी भए अनि सासू भए हिजो आज तरक्क आँसु भए बुहारी भए अनि सासु भए हिजो आज तरक्क आँसु भए पोल्छ भगवती पोल्छ भगवती पोल्छ भुङ्रोले झिरमा उनेको झैँ मासु भए झिरमा उनेको झैँ मासु भए तिमीसँग जे छ तिमीसँग जे छ जहाँ छ थाहा छ तिमीसँग जे छ जहाँ छ थाहा छ थाहा छ लुकाइने ठाउँ कहाँ छ तिमीसँग जे छ जहाँ छ थाहा छ थाहा छ लुकाइने ठाउँ कहाँ छ कस्तो चित्र कस्तो चित्र पनि हदै विचित्रको कस्तो चित्र पनि हदै विचित्रको सन्त महन्तसम्मलाई आहा छ सन्त महन्तसम्मलाई आहा छ धन्यवाद यतिखेर म लक्ष्मी अच्युत ढुङ्गानाज्यूलाई अनुरोध गर्न चाहन्छु र त्यस पश्चात प्रचुर जी तपाईँ तयारी अवस्थामा रहनुभयो है हिँड्दा हिँड्दै बाटै हराइने हराइने पो कि जिन्दगीको नाउँ तर्दा डराइने पो कि जिन्दगीको नाउँ तर्दा डराइने पो कि सपनाको बगरमा खुसी खोज्दा खोज्दै सपनाको बगैरमा खुसी खोज्दा खोज्दै फुल सम्झेर काँडालाई मन पराइ नै फुल सम्झेर काँडालाई मन पराइ नै खुसी थियो ठुलो जमात मेरो हात देखेर खुसी थियो ठुलो जमात मेरो हात देखेर पिल्सिएको दुःखमा एउटा लाचार देखेर पिल्सिएको दुःखमा एउटा लाचार देखेर आँसु बेचेर मुस्कान किन्दा थाले मैले पनि आँसु र मुस्कान किन्दा आँखाले मैले पनि अहिले सब मौन छन् मेरो व्यवहार देखेर खुसी थियो ठुलो जमा मेरो देखेर थोरै निन्द्रामा पनि देखिएछ सपना आज थोरै निन्द्रामा पनि देखिएछ सपना आज खै कसरी बताऊ त्यो सपनाको भित्रको राजा थोरै निन्द्रामा निन्द्रा लाग्दा पनि देखिएछ सपना आज खोइ कसरी बताऊ त्यो सपना भित्रको राज घुम्टोरी म सजिएकी थिए देउली भनेर घुम्टोरी म सजिएको थिए देउली भनेर फुलमाला हजुरको शिरमा सजिएको ताज फुलमाला हजुरको शिरमा सजिएको ताज हस्त धन्यवाद अबको क्रममा मुक्तक वाचन गर्दै हुनुहुन्छ मुक्तकार प्रचुर अभावसी धन्यवाद साँच्चै मानवता नै मर्यो भने के हुन्छ साँच्चै मानवता नै मर्यो भने के हुन्छ त्यो आकाश यो धरतीमा झर्यो भने के हुन्छ यो भन्दा नि खतरनाक प्रश्न त यस्तो छ हजुर साँच्चै मानवता नै मर्यो भने के हुन्छ त्यो आकाश यो धरतीमा झर्यो भने के हुन्छ यो भन्दा नि खतरनाक प्रश्न त यस्तो छ हजुर झण्डालाई ढिङ्गी पऱ्यो भने के हुन्छ दोस्रो मेरो देश साराले चिन्छन् तलाई कसले चिन्छ मेरो देश साराले चिन्छन् तलाई कसले चिन्छ घाम जुन ताराले चिन्छन् तलाई कसले चिन्छ मेरो देश साराले चिन्छन् तलाई कसले चिन्छ घाम जुन ताराले चिन्छन् तलाई कसले चिन्छ मेरो प्रश्नमाथि प्रति प्रश्न गर्दै एक दिन नदीले भन्यो मलाई त किनाराले चिन्छन् तलाई कसले चिन्छ आधुनिक बन्नु छ केस रङ्ग्याउनै पर्छ अन्तिम त आधुनिक बन्नु छ केस रङ्ग्याउनै पर्छ कपडाको दुःखै छैन जिउ नङ्ग्याउनै पर्छ आधुनिक बन्नु छ केस रङ्ग्याउनै पर्छ कपडाको दुःखै छैन जीवन अङ्ग्याउनै पर्छ एउटा कुरा चाहिँ मैले राम्ररी बुझेको छु आजकल घिउ झिक्नु छ भने औला पग्याउनै पर्छ अल्लाह रे नानी केसी मलाई लाउने तिम्रै बेसी नहुने 无你。 केबल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी पूर्ण डायामिटरको पक्का ग्यारेन्टी चल्छ जीवन भरि बचाउँदै बिजुली यो लिटमस केबल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडवांस जर्मन टेक्नोलॉजी यो लिटमस केबल हो जी को तारना नंबर वन क्वालिटी एडवांस जर्मन टेक्नोलॉजी बट उत्पादित गुणस्तर को पहचान लिटमस केबल क्वालिटी में नंबर वन लिटमस केबल हो जी रेडियो विजन तपाईँको रेडियो तपाईँकै आवाज राज के हो राज के हो लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको राज के हो एडभान्स जर्मन टेक्नोलोजी नेपालको सबैभन्दा ठूलो केबल फ्याक्ट्री हरेक तारमा पुनः डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाउ लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँ अहिले सुनिरहनु भएको छ भर्खरै सुन्नुभयो तपाईँले झलकमान गन्धर्वजीको स्वर शब्दता संगीतमा रहेको निकै नै मिठो गीत हामी आजको कार्यक्रममा पनि गत हप्ता झैं मुक्तक सागर त्रैमासिक पत्रिकाले बिर्तामोडमा आयोजना गरेको स्रष्टा सम्मान तथा खुला मुक्तक वाचन कार्यक्रममा मुक्तक वाचन गर्नुहुने मुक्तकारहरूको मुक्तक सुनिरहेका छौं म तपाईँलाई पुनः कार्यक्रम भएको हलतर्फ लिएर जान चाहन्छु जहाँ कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ मित्र हरिवरालजीले अबको क्रममा मुक्तक वाचन गर्न आउँदै हुनुहुन्छ मुक्तकार सुमन सिंगलजी धन्यवाद सर ढङ्गमहरू कहलिए पश्चात अनौठो ढङ्ग देखायो ढङ्गमहरू कहलिए पश्चात अनौठो ढङ्ग देखायो कुरूप थियो र फेरि सौन्दर्य भन्दै अङ्ग देखायो ढङ्गमा देवी देख्ने म अङ्ग देख्दा सुर्पन नखाजाइ ढङ्गमा देवी देख्ने म अङ्ग देख्दा सुर्पन नखाजाइ न देवी न राक्षसी केवल छेपा र रङ्ग देखायो दुई म सम्मानमा उभिन्छु तिमी अपमानमा उभिएर आएर म सम्मानमा उभिन्छु तिमी अपमानमा उभिएर आएर म तिम्रो नाममा तिमी मेरो पहिचानमा उभिएर आएर हरेक ती प्रश्नहरूको उत्तर तिमीलाई स्वयं प्राप्त गर्नेछौ हरेक ती प्रश्नहरूको उत्तर तिमीलाई स्वयं प्राप्त गर्नेछौ मलाई आफू मानेर आफू मेरो स्थानमा उभिएर मुक्तक सिंह मान्छे हुन् या जनावर कुनै मान्छे जस्तै बन्नेहरू मान्छे हुन् या जनावर कुनै मान्छे जस्तै बन्नेहरू स्वार्थको आडमा सम्बन्ध खड्याई नाफा गर्नेहरू छेपारो देख्दा लाग्यो कतै तिनै आफन्तै त होइनन् छेपारो देख्दा लाग्यो कतै तिनै आफन्तै त होइनन् काम नहुन्जेल मामा काम हुनासाथ गदा भन्नेहरू धन्यवाद यतिखेर म स्नेह जिल्ला अगाडि निम्त्याउन चाहन्छु भावी आयो कोरेर निधार गयो भावी आयो कोरेर निधार गयो जीवनभर गरिने मेहनत बेकार गयो भावी आयो कोरेर निधार गयो जीवनभर गरिने मेहनत बेकार गयो विमानसँगै ओझेल पर्यो सुब्बा बन्ने सपना विमानसँगै ओझेल पर्यो सुब्बा बन्ने सपना जब डिग्री पास गरेको मान्छे कतार गयो बसेकै थिए नि प्रिय तिम्रो ज्यामी भनेर बसेकै थिए नि प्रिय तिम्रो ज्यामी भनेर तिम्रै प्रेमको रोगले ग्रसित बिरामी भनेर बसेकै थिए नि प्रिय तिम्रो ज्यामी बनेर तिम्रै प्रेमको रोगले ग्रसित बिरामी भनेर मेरो बिहेमा त दुलही भनेर आउन सकिनौ मेरो बिहेमा त दुलही भनेर आउन सकिनौ तर मृत्युमा जरुर आउनु मलामी भनेर अन्तिम तक न त सोचे अनुरूपकै सफर भइदियो न त सोचे अनुरूपकै सफर भइदियो जसलाई नदी हुनु थियो ऊ बगर भइदियो न त सोचे अनुरूपकै सफर भइदियो जसलाई नदी हुनु थियो ऊ बगर भइदियो मेरो गाडीलाई पनि थाहा रहेछ मनको कुरा मेरो गाडीलाई पनि थाहा रहेछ मनको कुरा न त सोचे अनुरूपकै सफर भइदियो जसलाई नदी हुनु थियो ऊ बगर भइदियो मेरो गाडीलाई पनि थाहा रहेछ मनको कुरा अकस्मात तिम्रै घर गाडी पञ्चर भइदियो धन्यवाद अब म मुना मन्जरी भट्टराईज्यूलाई अगाडि निम्त्याउन चाहन्छु त्यस पश्चात धनकुटाबाट पाल्नुहुने अतिथिगण हुनुहुन्छ मनु विश्वकर्माज्यू तपाईँलाई पनि म मुक्तकको लागि यस पश्चात आग्रह गर्नेछु तपाईँ तयारी अवस्थामा रहनुहोला सम्पूर्णमा म न्यानो अभिवादन टक्राउन चाहन्छु म मेरो मुक्तक वाचन गर्न चाहन्छु प्रत्येक खराब सोचाइ र व्यवहारदेखि राजीनामा प्रत्येक खराब सोचाइ र व्यवहारदेखि राजीनामा ऐना ऐनासँगै राजल श्रृङ्गारदेखि राजीनामा प्रत्येक खराब सोचाइ र व्यवहारदेखि राजीनामा ऐना गाली गाजल श्रृङ्गारदेखि राजीनामा तिम्रा लागि शिव मन्दिर कि नधाउ भन तिमीलाई त मेरो माया राख्दैन रे भन्ने सुन्थे तिमीलाई त मेरो माया राख्दैन रे भन्ने सुन्थे एक्लो तिम्रो जिन्दगीमा आऊ कि नआऊ भन माग्दै तिमीलाई शिव मन्दिर धाउ कि नधाउ भन यू यतिखेर म धनकुटाबाट आउनुहुने आदरणीय व्यक्तित्व मनु विश्वकर्माज्यूलाई म अगाडि निम्ति आउन चाहन्छु सम्पूर्णमा मेरो नमस्कार भए तिमीले रोएपछि म शीत भए तिमीले गाएपछि म गीत भए तिमीले रोएपछि म शीत भए हजारले लाए आँखा फरक परेन हजारले लाए आँखा फरक परेन तिमीले छोएपछि म प्रेम भए मेरो दोस्रो मुक्त आज भक्कानिएर जुन रोए चाहिँ राख्छ आज लिएर जुन रोए झै लाग्छ आँसुले मुस्कान धोए झै लाग्छ थाहै नपाए माया बसिसकी क्या हो थाहै नपाए माया बसिसकी क्या हो तिम्रो मायाले तिम्रो छोए झै लाग्छ अब अनायासै इन्द्रेणी रहरमा बिलाए अनायासै इन्द्रेणी रहरमा बिलाए बिरानो रह्यो नौलो शहरमा बिलाए अनायास इन्द्रले रहरमा बिलाए बिरानो र नौलुयो सहरमा बिलाए खुसी टिपे भन्थे फगत भ्रम रहेछ खुसी टिपे भन्थे फगत भ्रम रहेछ छार रहेछु समुद्रको लहरमा बिलाए छार रहेछु समुद्रको लहरमा बिलाए हस् धन्यवाद नमस्कार सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल बिजुलीको तारमा नम्बर 1 क्वालिटी एडभान्स जर्मन टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर 1 लिटमस केबल रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तकमाला तपाईँ भएको छ श्रोता लिटमस केबल लगाऊ बिजुलीको पिल घटाऊ भर्खरै तपाईँले कार्यक्रममा सुन्नुभयो अरूणा लामाजीले गाउनु भएको गीत मानबहादुर मुखियाजीले लेख्नु भएको शान्ति ठटालजीले संगीत भर्नुभएको गीत हामी मुक्तको आसन सुनिरहेका छौं मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिकाले वीरतावणमा केही समय अघि आयोजना गरेको कार्यक्रम मुक्तक वाचन तथा मुक्तक सागर सम्मानमा मुक्तक वाचन गर्नुहुने मुक्तकारहरूको मुक्तक हामी सुनिरहेका छौं अबको क्रममा हुनुहुन्छ मुक्तकार विमल वैद्यजी नमस्कार यहाँलाई सम्पूर्णलाई पढेर पढि नसक्नु किताब रहेछ जीवन पढेर पढि नसक्नु किताब रहेछ जीवन जोडेर जोडी नसक्नु हिसाब रहेछ जीवन पढेर पढि नसक्नु किताब रहेछ जीवन जोडेर जोड़ी नसक्नु हिसाब रहेछ जीवन पेशीमा उक्लिँदै झर्दै बिति जान्छन् समयहरू पेशीमा उक्लिँदै झर्दै बिति जान्छन् समयहरू सधैँ मुल्तबीमा अल्झिरहने हिसाब रहेछ जीवन सधैँ मुल्तबीमा अल्झिरहने हिसाब रहेछ जीवन अर्को धन्यवाद यसै गरी यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा बनाउनका लागि विशिष्ट अतिथि काठमाडौँबाट पाल्नुहुने आदरणीय श्री रुद्र अधिकारीज्यूलाई केही मुक्तकहरू प्रस्तुत गरिदिनु हुनका लागि म यतिखेर हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद उद्घोषक भाइ पहिलो मुक्तक मन मरेपछि अधरमा हाँसो रहँदैन मन मरेपछि अधरमा हाँसो रहँदैन निर्जीवलाई कुनै कुराको चासो रहँदैन मन मरेपछि अदरमा हाँसो रहँदैन निर्जीवलाई कुनै कुराको चासो रहँदैन जुन बिन्दुमा गएर सम्बन्धको अन्त्य हुन्छ जुन बिन्दुमा गएर सम्बन्धको अन्त्य हुन्छ त्यसपछि उसँग कुनै गुनासो रहँदैन त्यसपछि उसँग कुनै गुनासो रहँदैन दोस्रो हिँड्दा ठक्कर लागेर खुट्टा समाउन नपरोस् हिँड्दा ठक्कर लागेर खुट्टा समाउन नपरोस् मुटुमै चोट लाग्दा परेली रुझाउन नपरोस् हिँड्दा ठक्कर लागेर खुट्टा समाउन नपरोस् मुटुमा चोट लाग्दा परेली रुझाउन नपरोस् लेख्नेले मन गणन्ते होइन भोगाई लेख्ने गरौं लेख्नेले मन गणन्ते होइन भोगाई लेख्ने गरौं ताकि पढ्नेलाई जिन्दगीले सिकाउन नपरोस् ताकि पढ्नेलाई जिन्दगीले सिकाउन नपरोस् अब अन्तिम दलदलमा खसाए थिए फुलेर कमल भयो दलदलमा खसाए थिए फुलेर कमल भयो एक्लो बनाउन चाहेथे चहल पहल भयो दलदलमा खसाए थिए फुलेर कमल भयो एक्लो बनाउन चाहेथे चहल पहल भयो निर्मम घनको संगतको कोनी फाइदै रहेछ निर्मम घनको संगतको पनि फाइदै रहेछ जिन्दगीले सुन्दर आकृति लिन सफल भयो जिन्दगीले सुन्दर आकृति लिन सफल भयो हस्त धन्यवाद अब क्रममा सम्मानित स्रष्टा केशव आचार्यजी पहिलो मुक्त छ आमदानीको स्रोत देखिँदैन मोजमा छन् आमदानीको स्रोत देखिँदैन मोजमा छन् बिहान बेलुकै अति स्वादिष्ट भोजमा छन् आमदानीको स्रोत देखिँदैन मोजमा छन् बिहान बेलुकै अति स्वादिष्ट भोजमा छन् सुहाउँदै छैन ठाँटबाट र तडकबाट यिनै पो साम्यवादको नयाँ खोजमा छन् अनि अर्को मुक्त छ एउटा सर्को सक्यो अर्को सुरु फुर्सद छैन एउटा सक्यो अर्को सुरु फुर्सद छैन गर्नुपर्छ खुरु खुरु फुर्सद छैन तिमीसँग केही छ एकान्तमा बसी रौँ भन्छु धुरु धुरु फुर्सद छैन अब अन्तिम मुक्तक जीवनको सिद्धान्त म मेरै जान्दिन के के हुन् दृष्टान्त म धेरै जान्दिन जन्माए हुर्काए बढाए तथापि एक छोरा नियत चाहिँ म तेरै जान्दिन अबको क्रममा कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलजी पहिलो बात्सल्यको हाँगामा बाँधिएको त्यो डोरो याद आउँछ वात्सल्यको हाँगामा बाँधिएको त्यो डोरोको याद आउँछ निर्मम छ कठोर छ त्यही मोरोको याद आउँछ यादै यादको झरीमा नसुक्ने गरी नितृक्क भिजेकी छु वृद्ध आश्रममा छु र पनि त्यही छोरोको याद आउँछ वृद्ध आश्रममा छु तर पनि त्यही छोरोको याद आउँछ खोज्नु मलाई म सधैँ तिम्रै मुटुको कुनामा हुन्छु खोज्नु मलाई म सधैँ तिम्रै मुटुको कुनामा हुन्छु ओइली झरे पनि आँगाबाट यादको कोमल मुनामा हुन्छु खोज्नु मलाई म सधैँ तिम्रो मुटुको कुनामा हुन्छु ओइली झरे पनि आँगाबाट यादको कोमल मुनामा हुन्छु तिमी र ममा यति फरक छ तिमी गंगाजल म पानी तिमी चाँदीको कलशमा हुन्छौ म पातको धुनामा हुन्छु तिमी चाँदीको कलशमा हुन्छौ म पातको धुनामा हुन्छु अब राष्ट्रिय ढोकाबाट फुत्त कहिले श्रीमती आउँछ कहिले सालो आउँछ राष्ट्रिय ढोकाबाट फुत्त कहिले श्रीमती आउँछ कहिले सालो आउँछ कहिले डम्म अगाएको मुसो आउँछ कहिले भोकाएको लुरे बिदालो आउँछ हेर्नुहोस् हजुरबा हेर्नुहोस् देशको रमिता इजाज कसेर हेर्नुहोस् राजनीतिमा यस्तै हो सिद्धान्तको कन्दनी चुडाएर कहिले गोरो आउँछ कहिले कालो आउँछ अबको क्रममा पालो सभापतिजीको हामी मुक्तक सुन्नेछौ हजुर मुक्तकार निशा केसीजीको उपस्थित सम्पूर्णमा मेरो नमस्कार तिमी तिमी ब्रेकफास्ट भन्छौ म खाजा भन्छु हुन्छ तिमी ब्रेकफास्ट भन्छौ म खाजा भन्छु हुन्छ सारङतिर मुर्चुङ्गालाई पञ्चे बाजा भन्छु हुन्छ तिमी ब्रेकफास्ट भन्छौ म खाजा भन्छु हुन्छ साह्रै निर हुन्छु गाह्रै पञ्चे बाजा भन्छु हुन्छ तिम्रो हाम्रो सम्बन्ध हो सदा नुन र बेसार जस्तो तिम्रो हाम्रो सम्बन्ध हो सदा नुन र बेसार जस्तो तिमी मलाई क्विन भन्नु म तिमीलाई राजा भन्छु हुन्छ तिमी मलाई क्विन भन्नु म तिमीलाई राजा भन्छु हुन्छ अब अर्को मुख म पत्थर म पत्थर थोरै रसाय भने के हुन्छ म पत्थर थोरै रसाएँ भने के हुन्छ हर्षका आँसु तप्प खसाएँ भने के हुन्छ म पत्थर थोरै रसाएँ भने के हुन्छ हर्षका आँसु तप्प खसाएँ भने के हुन्छ ओ मेरा प्रियजन शुभचिन्तकहरू भन न ओ मेरा प्रियजन शुभचिन्तकहरू भन न कसैलाई प्रेमले हृदयमा बसाए भने के हुन्छ कसैलाई प्रेमले हृदयमा अन्तिम हेर ढकमक्क फुलेको लाली गुराँस भिरमा पनि हेर ढकमक्क फुलेको लाली गुराँस भिरमा पनि हो त्यसरी नै मुस्कुराउथिन् मेरी आमा पिरमा पनि हेर ढकमक्क फुलेको लाली गुराँस भिरमा पनि हो त्यसरी नै मुस्कुराउँथिन् मेरी आमा पिरमा पनि माझी बनेर एक्लै जीवनको ढुङ्गा खियाइरहन् माझी बनेर एक्लै जीवनको ढुङ्गा खियाइरहन् नाम मात्रको सिन्दुर थियो उनको शिरमा पनि नाम मात्रको सिन्दुर थियो उनको शिरमा पनि धन्यवाद केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँले सुनिरहनु भएको छ मुक्तक मालामा भर्खरै हामीले तपाईँहरू समक्ष राख्यौं देवीजीले गाउनु भएको चाँदनी शाहजीले लेख्नु भएको नाति काजीजीले संगीत भर्नु भएको निकै नै मिठो गीत आजको कार्यक्रम मुक्तक मालामा हामीले मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिकाले वीरतामोड झापामा केही समय अघि आयोजना गरेको मुक्तक सागर सम्मान तथा खुला मुक्तक वाचन कार्यक्रममा मुक्तक वाचन गर्नुहुने मुक्तकारहरूको मुक्तक उहाँहरूकै आवाजमा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 सबैजना मुक्तकारहरूलाई समेट्न सकिन र केही मुक्त खराबहरू पनि राख्न सकिन त्यसको निमित्त भने म क्षमा चाहन्छु इथिन जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा साथ दिनुहुने भाइ प्रति बस्नेतलाई सुटुक्का सम्झाउँदै कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने मित्र हरिबरालसँगै मदन मण्डारी जाँदा जाँदै देवेन्द्र बब्लुजी र अस्मिता अधिकारीजीले गाउनु भएको विमला उमागाईजीले लेख्नु भएको दीपक राज विश्वकर्माजीले संगीत भर्नु भएको निकै मिठो गीत छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परून् नमस्कार शुभरात्री तिम्राती मुस्कान र जन्ते लहर मेरो मनमै बसेछ सा मायाले जादु गर्यो कस्तो एकै छलको देख्दा पनि जीवन पाए जस्तो